नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मङ्गलबारको श्रृङ्खलामा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुन्दै आएका छौँ गएको साता हामीले यो उपन्यासको दशौँ श्रृङ्खला पृष्ठ एक सय छयत्तरको सुरुवातमा गएर रोकेका छौँ उपन्यास निकै पेचिलो ठाउँमा पुगेपछि अर्को उपकथा सुरु भएको थियो उपकथामा जिडीले आफ्नो बाल्यकाल आफू कसरी जन्मे आफ्नो परिवार कस्तो थियो जस्ता कुराहरू बताइरहेका छन् र बताउने क्रममा जिडीका बा र फुलमाया भागेर बिहे गरेका छन् र धेरै समय बाहिर बसिसकेपछि फेरि आफ्नो गाउँ फर्केका छन् दलित युवती र बाहुन पुरुषबीच भएको यो विवाह समाजले स्वीकारला कि नस्वीकारला उनीहरूलाई चौतारामा समाजले आक्रमण गरिसकेको छ र जिम्वाल हजुरबाले जोगाएका छन् आज हामी अगाडि कसरी बढ्छ कथा अब सुन्छौँ जीएस पौडेलको उपन्यास एक सरको माया पृष्ठ एक सय छयत्तरबाट जिमल हजुरबाको कुरा सुनेर भिड ढिक उक्लिन थाल्यो जिमल हजुरबा पनि केही नबोली भिडको पछि पछि उकालो लागे ढिकमा पुगेर जिमल हजुरबाले एकपटक फर्किएर बाह्र फुलमायातिर हेरे अनि स्वामीको चौतारातिर लागे साँझ आरण्यकामीको घरमा बिकटोलका मान्छेहरूको आवत जावत चलिरहेको थियो कोही आएर लौ ज्वाइनारायण भन्दै बाला ढोगिरहेका थिए कसैले फुलमायालाई चुरापोती ल्याइदिएका थिए बुढाबुढी बाहेक त्यहाँ कसैको अनुहारमा हाँसो थिएन न त क्रोध नै त्यो त केवल दुःख भाव भय र आशंका युगदेखि दलितकै रूपमा दलिएर आएका विकहरूले आफ्नो अगाडि घटिरहेको त्यो घटनालाई सायद आमन्त्रित कुनै दुर्घटनाको रूपमा लिएका थिए बा मौन थिए फुलमाया खासै बोलिरहेकी थिएनन् दुवै गम्भीर थिए त्यो रात फुलमाया र बालाई खानेर बस्ने व्यवस्था लुरेकामीको घरमा मिलाइएको थियो दुई चार घाँस खाना खाएर बा कोठामा गएर सिरानी ठाडो पारेर अडेस लाग्दै के के सोच्न थाले केही बेरपछि पानीको अम्खरा बोकेर फुलमाया पनि पुगिन् बा मौन भएर नै फुलमायालाई हेरिरहेका थिए सायद उनी त्यो गर्वको बच्चाका बारेमा सोचिरहेका थिए फुलमाया नाडीका चुरा फुकाल्दै बेला बेलामा पुलुकका बाला हेरिरहेकी थिइन् त्यतिखेरै माथि ढिकबाट रिसिङे चौकीदारको ठुलो आवाज आयो ल है सबैले सुन्नुहोला भोलि बेलुका आठ बजे स्वामीको चौतारामा कचहरी बस्दैछ सबैजना हाजिर हुनुहोला है ल है सबैले सुन्नुहोला चौकीदारको आवाज मधुरो हुँदा नहुँदै फुलमायाका आँखा पिलपिल गर्न थाले बातिर हेरेर उनले रुँदै भनिन् यो सब मेरै गल्तीले भएको हो त्यो दिन म बुढीफाँटको साटो माथिको जङ्गला गाकी यो दिन त आउने थिएन मेरा कारणले हजुरको यत्रो बदनामी भयो उता दिदीलाई कस्तो भयो होला ए भगवान् मलाई मर्न पनि दिएनौ हजुरले त्यति बेला मलाई नरोकेको भए हुन्थ्यो रोइरहेकी फुलमायाको हात समातेर बाले भने जे भयो त्यो भइगयो अब तेरो र मेरो सुख दुःख एउटै हो कचरीले जे भन्ला त्यही गरमला मैले जे गरेँ त्यसको मलाई कुनै पछुतो छैन अब पछुतो गरेर पनि केही हुँदैन भगवान्ले मलाई सजाय दिउन् शकुन्तलाकी आमालाई मैले विधुवा जस्तै बनाएँ बाउ भएर पनि शकुन्तला टुहुरी जस्तै हुने भए बुढेसकाला आमाको आँसु पुस्ने छोरो साथमा नरहने भयो यसको सजाय भगवान्ले मलाई दिउन् म भोग्न तयार छु फुलमाया जे भयो भइसक्यो मलाई कुनै पछुतो छैन मलाई तेरो जिन्दगीको मात्र पिर होइन तेरो गर्वमा रहेको हाम्रो सन्तान जसलाई भगवान्ले धरतीमा आउने अनुमति दिइसकेका छन् यसलाई म कसरी मार्न सक्छु यसले पनि यो धरतीमा आँखा खोलेर भगवान्ले दिएको अमूल्य जिन्दगी जिउन पाउनुपर्छ जसरी मेरी छोरी शकुन्तला खेलिरहेकी छे त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्छ दुईटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि फरक यति नहो त बाहुनी होइनस् बाहुन समाजले पचाउन नसकेको यही एउटा कुरा नहो दुईटी स्वास्नी कामीहरूले पनि ल्याएका छन् पहिला पनि गएका छन् तर आफ्नै जातमा फरक यति नहो त बाहुनसँग आइस फुलमायाले बाको कुरा सुनिरहेन् तर केही बोलिनन् धेरै बेरसम्म बाले फुलमायालाई सम्झाइरहे त्यो रात निन्द्रादेवी पनि उनीहरूको कोठामा प्रवेश गर्न सकिनन् अर्को दिन साँझ आठ बजे स्वामीको चौतारामा दुईवटा मैन्टोल बलिरहेका थिए मैन्टोलको सेतो उज्यालोमा चौतारो चहकिलो देखिएको थियो चौतारो अघि ठुलो भिड जम्मा भएको थियो त्यहाँ सबैका आँखा बलिरहेका थिए चौतारोमाथि दुई मैन्टोलको बिचमा खैरो लबेदा सुरुवाल कालो इष्टकोट र रातो र हरियो बुट्टा भएको ढाका टोपी लगाएर जिमवाल हजुरबा बसिरहेका थिए चौताराको ठिक तल सिमलको लामो बेन्चमा पञ्चबुज्रुकसँगै मराङ्गे पण्डित पनि बसिरहेका थिए भिडको पछाडितिरको एक छेउमा बिकटोलका मान्छेहरू उभिएर चौतारोतिर हेरिरहेका थिए उनीहरू उभिएको ठाउँमा भने मैन्टोलको मधुरो उज्यालो मात्र पुगेको थियो उनीहरू त्यो मधुरो उज्यालोभन्दा पनि निरीह थिए भिडमा धेरै पुरुषहरू केही महिलाहरू र ठुलाको पछि लागेर पुगेका केही बुढाबुढीहरू थिए भिडको ठिक अगाडि मैन्टोलको चहकिलो प्रकाशमा आमाको अँध्यारो अनुहार देखिएको थियो पतिको शोकमा परेकी विधवाको जस्तै हाउभाउविहीन आधी बेरीपछिको मौसम जस्तै शान्त आगो लागिसकेपछिको बस्ती जस्तै उराट पहिरो खसिसकेपछिको खेत जस्तै छिया छिया मैन्टोलको प्रकाशमा देखिएको आमाको अनुहार त्यस्तै कस्तो कस्तो थियो त्यो भिडमा कतै हजुरआमा देखिनु भएन सायद त्यो अवस्थामा छोरालाई हेर्ने आँटो आमा आएन दिदी आमाको काखमा निधाइरहेकी थिइन् बाह्र फुलमाया त्यो भिडको अगाडि एक छेउमा गएर उभिए भिडतिर एकपटक आँखा घुमाएर लबेदाको फेरो मिलाउँदै जिम्वाल हजुरबाले भने लौ कारवाही सुरु गरौँ भिडमा खासखुस सुरु भयो गुनगुन आवाजसँगै हल्ला बढ्न थाल्यो जिम्वाल हजुरबाले भने शान्त हुनुहोस् भिड शान्त भयो बिचबाट एकजनाले उठेर भन्यो के कारवाही सुरु गर्ने जिम्वालबा बा आज राति नै यिनीहरूलाई गाउँ निकाला गरिदिउँ मेलाको बेला छ यस्ता अलक्षिनाको मुख हेरेर फाटा धान रोप्न जाने हो भने त धानमा चामल पनि लाउँदैन भिडले पनि हो हो भन्दै सही थप्यो एकछिनमा फेरि अर्को उठेर बोल्यो राति होइन भोलि बिहान सबैले देख्ने गरी यिनीहरूलाई चारपाटा मुडेर कालो मुसो दलेर गाउँ निकाला गर्नुपर्छ ताकि भोलि कसरी यस्तो अपराध गर्ने हिम्मत गर्न नसकोस् भिडले फेरि त्यसै गरी हो हो भन्दै सही थप्यो आमा हलचल नगरिकन एउटै मुद्रामा टोलाएर बस्नुभएको थियो बाह्र फुलमाया पनि आफूलाई अपराधी ठानेर कचहरीमा मौन उभिरहेका थिए भिडबाट पाताला खेतेले उठेर भने मलाई लाग्छ होमेलाई फुलमायाले मोनी लगाएर फसाएकी हो मोनीको छलमा परेर होमेबाट गल्ती भएको हुनुपर्छ नत्र होमे यस्तो मान्छे होइन दोष सबै फुलमायाको हो यो कुराको पनि हेक्का राखियोस् जिमहलबा हिजोसम्म होमे सबैको प्रिय थियो भिडले पहिले जस्तो हो हो भनेर सही थपेन केही मान्छेले मात्र सही थपे जो बाको भलो चिताउँथे समग्र भिडलाई यो कुरा चित्त बुझेन अर्को उठेर बोल्यो यसले हाम्रो धर्म नष्ट गर्यो क्रमशः भिड बोल्दै गयो कुल घरान पितृ सबैको इज्जत फाल्यो यसका कारण अरू पनि बिग्रिन्छन् यस्तालाई यहाँ राख्नुहुन्न भिडबाट सबैले आआफ्ना कुरा राख्दै गए जिमवाल हजुरबा र पञ्चहरू सुन्दै गए लगभग आधा घन्टा जति त्यो भिडले निरन्तर मेरा बाह्र फुलमायाप्रति बिस भमन गरिरह्यो एक दुईजनाले मात्र सहानुभूति देखाए त्यो पनि केवल बाप्रति बिकाहरू कोही बोल्नै सकेनन् फुलमायाको पक्षमा एउटा पनि आभास आएन बिल्डको कुरा सकिएपछि जिम्वाल हजुरबाले आमातिर हेर्दै भने जेठी तिमीलाई केही भन्नु छ आमाले त्यही भावविहीन मुद्रामा एकपटक बिस्तारै आफ्नो टाउको दायाँ बायाँ हल्लाउनु भयो आमाका आँखा आफू अगाडि कतै कैद थिए त्यसरी टाउको हल्लाउँदा आमाका आँखामा ताल परेको आँसु बिस्तारै गालातिर बग्न थाल्यो भिड पुरै शान्त भयो सबैको ध्यान जिम्वाल हजुरबाको अनुहारमा केन्द्रित थियो जिम्वाल हजुरबाले एकछिन पञ्चहरूसँग केही खासखुस सल्लाह गरे अनि टाउको उठाएर भिडतिर हेरे त्यहाँ उपस्थित सबैजना कडा अनुशासनमा मौन थिए चौतारो पुरै शान्त थियो मानौ त्यहाँ सबै मूर्ति मात्र छन् गाउँमा कुकुर पनि भोकेका थिएनन् सबैको आँखाको दृष्टि जिम्वाल हजुरबाको अनुहारमा थियो आमाको आँखाबाट खसेको आँसु गालाबाट बग्दै बग्दै चिउँडोमा पुग्यो अनि चिउँडोबाट दिदीको बन्द आँखामा खस्यो दिदी आँखा मिस्दै उठिन् अनि टाउको उठाएर आमाको अनुहारमा हेरिन् आमाका आँखा रोइरहेका थिए दिदीले टाउको गुमाएर यताउता हेरिन् थुप्रै मान्छेको भिड छ तर कोही बोलेका छैनन् दिदीले आँखा घुमाउँदै मैन्टोलतिर हेरिन् जिम्बाल हजुरबाका सेता जुङ्गा टल्किए सन्नाटा छाएकै छ दिदीका आँखा घोसे मुन्टो लगाएर अगाडि उभिरहेका बाको अनुहारमा पुगे त्यतिका दिनपछि अचानक बालाई सामुन्ने देख्दा दिदी भक्कानिँदै दे कराइन् बा बा त्यो सन्नाटा चिरेर आएको आवाजले एकाएक बा झस्किए धेरै मान्छे झस्किए तर आमा झस्किनु भएन त्यो शान्त भिडको अगाडि उभिएकी दिदी फेरि बा भनेर चिच्याइन् अनि डगुर्दै बाको छेउ पुगेर बाका दुवै घुँडालाई आफ्ना कलिला हातले अँगालेर रुँदै भनिन् बा कहाँ गएको मलाई छोडेर दिदीको प्रश्न सुनेर बाले मन थाम्न सकेनन् उनी बरबरी आँखाबाट आँसु झार्न थाले उनले घुँडा टेकेर दिदीलाई आफ्नो अँगालोमा च्याप्प समाते अनि बिस्तारै सुकसुकाउँदै भने म कहीँ गएको छैन बाबै यहीँ छु बाउ छोरीको त्यो कारुणिक दृश्य देख्दा कमलो मन हुनेहरूको आँखा पनि रस आयो त्यसै बेला आमाको छेउबाट पढिने हजुरआमा दिदी भएतिर गएन् उनको हातमा चरेसको बहुना थियो बाली दिदीलाई अङ्गालोबाट छोडिदिए दिदी बा बा भन्दै थिइन् पढिने हजुरआमाले कानको मारवाडीमा एकमुठी पानी चोबेर दिदीलाई छर्किदिइन् अनि उनी दिदीलाई लिएर भिडको पछाडितिर गइन् दिदीले परबाट पनि बा भनेर रुँदै बोलाएको आवाज आइरहेको थियो एकछिनपछि दिदीको आवाज मधुरो भएर बिलायो भिडमा फेरि सन्नाटा छायो जिम्मल हजुरबाले फेरि एकपटक लबेदाको फेरो मिलाए अनि बातिर हेर्दै भने हेरोमे तँलाई थाहा छ तैँले के विराम गरिचस् मैले गाउँलेको कुरा पनि सुनेँ गाउँलेहरूले आवेशमा आएर जे भने पनि त एउटा छोरो मान्छे होस् म तँलाई एक मौका दिन्छु जिमल हजुरबाको कुराले बाला केही राहत त मिल्यो तर उनले सोचे विभेद जाति जाति बीच मात्रै रहेनछ यदि उनी छोरी भएका भए त जिमल बाले एक मौका पनि नदिने रहेछन् विभेद त नारी र पुरुष बीच पनि रहेछ कामी दमाईहरू जस्तै भित्रभित्रै उपेक्षित थिए बाहुनकै छोरी बुहारी पनि उनीहरू पनि दलितका छोराछोरी जस्तै स्कुल जान पाउँदैनथे उनीहरूको त कामै घरधन्दा गर्ने मेलापात गर्ने बच्चा जन्माउने अनि पुरुषको सेवामा लागिरहने नै थियो जसरी कमैया जीवन बिताइरहेका थिए पश्चिमका थारूहरू बाहुनका बुहारीहरू पनि त्यस्तै जीवन बिताइरहेका थिए भाले बासेदेखि राति घरको सम्पूर्ण काम नसकिँदासम्म उनीहरूले आराम गर्न पाउँदैनथे काम सकेर थकित भएको शरीरले फेरि सासूको गोडामा तेल लगाउनै पर्यो श्रीमानको सेवामा तल्लीन हुनै पर्यो आँखा चिम्म गर्न नपाउँदै भाले बासिहाल्थ्यो दिनरात मेहनत गर्यो सबैलाई खुसी पार्न आफ्नो खुसी त्याग्यो एक दिन श्रीमानको मन सिमलको भुवा जस्तै उडेर कतै पहकिन्छ अनि उसले उपहार ल्याइदिन्छ एउटी जखमले सौता के कुनै कमैयाको जिन्दगीभन्दा फरक थियो र ती बाहुनका बुहारीको जिन्दगी भान्सामा भात पाकेको हुन्छ भोकले कलकल बनाएको बेलामा झिकेर खान नपाउने भोकको पेटमा पटुका बाँधेर सबैलाई खुवाउनु पर्ने मन खोलेर हाँस्न नपाउने निद्रा पुकुन्जेल सुत्न नपाउने जुठा भाँडाले पनि उनीहरूको पीडा बुझ्दैनथे बुहारीभन्दा छोरीहरू केही कम पीडित थिए तर तिनको पनि भविष्य उयो हो सोच्दा सोच्दै बा शून्य भइसकेका थिए अगाडि बस्नुभएको आमा झैँ शून्य बाले एकपटक आमालाई हेरे तर आमाका आँखा आमासँग थिएनन् बाले फुलमायाको आँखामा पनि हेरे उनका आँखा नुहिरहेका थिए बिचरा उनीप्रति त त्यो भिडले एकरति दया पनि देखाएन कसैले सान्त्वना पनि दिएन जिम्वाल हजुरबाले पनि कुनै मौका दिएनन् त्यसै त तल्लो जात त्यसमाथि पनि आइमाई कसले बुझ्ने फुलमायाको हालत बाले जिम्वाल हजुरबातिर एकपटक टाउको उठाएर हेरे अनि फेरि झुकाए जिम्वाल हजुरबारे भने हेर होमे भए पनि त बाहुनको छोरो होस् भैँसले कुदकुताएर हो या मोहनी जालमा फसेर हो तैँले जे गरिस् त्यो हाम्रो सामाजिक परम्परा मूल्य मान्यता र धर्मको बर्खिलाफ गरिस् एउटा अछुत जातकी केटी जसलाई बाहुनहरूले छुन पनि हुँदैन थियो उसैसँग यस्तो निच हरकत गरिस् अझै पनि केही बिग्रेको छैन बुजुर्गहरूको अनुसार तँलाई म एक मौका दिँदैछु पण्डित बाजेसँग देवघाट गएर एउटा शुद्धिकार्य गर्नु अनि अबको कुलपूजासम्म घर बाहिरका कसैले छोएको नखानु र कुलपूजाका दिन पितृहरूलाई धजा चढाएर आफ्नो भूल याचना गर्नु र पिण्ड चढाउनु पितृले तँलाई माफ गरिदिनेछन् किनकि तँ छोरा मान्छे होस् तर तैँले अहिले यतिखेरैबाट फुलमायालाई छोड्नुपर्छ यदि तैँले यसो गरिनस् भने आज र यही कचहरीबाट तँलाई हामी बाहुन स्वीकार्न सक्दैनौँ त पनि आजबाट फुलमाया जस्तै अछुत होइजानेछस् तँलाई कामी घोषणा गरिनेछ तिमीहरू सँगै बस्ने हो भने आजबाट तँ बिकटोलतिरै बसेस् तेरो मायाले म तँलाई गाउँबाटै निकाल्न त सक्दिनँ तर तँलाई बाहुन टोलमा हेर्न पनि सक्दिनँ त्यसमाथि आजकल सरकारी मान्छेहरू पनि आउने जाने गर्छन् त्यसैले म यो निर्णय गर्न बाध्य छु भन् तेरो इच्छा के छ जिमल जुन अछुत जातसँग सम्बन्ध राखेका कारण यो कचहरीबाट आज मलाई यो फैसला सुनाइँदैछ तिनीहरू त युगौँदेखि बाहुनको घरभित्रै छन् दलितलाई छुँदा जात जान्छ अरे बाहुनको चुलामा कब्जा जमाएर बसेको त्यो तिनखोटे ओदान जसलाई आगोमा पोलेर जोड्दा जोड्दै कुनै कामीको हात जलेर त्यसको छाला र रगत पनि त्यसमा टाँसिएको थियो त्यो घरको कुनामा बलेर उज्यालो दिने ढिब्री त्यसलाई घनले पिट्दा पिट्दै कामीको पसिनाले भरिएको थियो नवरात्रिमा दुर्गा माताको अगाडि पूजा कोठामा राखेर पूजा गर्ने आँसी कुटो कोदालो खन्ती ती सबै कामीकै आरनबाट आएका हुन् जिमल बा जिमवाल्ने आमाले चिया पकाउने सिल्टेको दिउरी पनि त आरण्य कामीले नै घन पिटेर बनाइदिएका होइनन् र त्यसमा पनि आरण्य कामीको पसिना छ तपाईँको गोठको गाई जसको पवित्र दुध हरेक कार्यमा चढ्छ त्यसलाई वनमा लगेर चराउने कुडो खुवाउने हाल्ने फुलमाया नै त हो उसले कतिपटक छोयो होला त्यो गाई किन अछुत भएन उसको दुध कसरी पवित्र भयो गाईको शरीर र फुलमायाको शरीरमा के फरक छ दुवै स्त्री हुन् तपाईँको लबेदा सुरुवाल पनि कुनै अछुतले नै सिलाइदिएको हो यी अछुतहरूले त बाटो पनि छोइरहेका छन् माटो पनि छोइरहेका छन् यिनले बोट बिरुवा कुडो कान्लो खोल्सो जताततै छोएका छन् यो बतास पनि पहिले पर बसेका अछुतलाई छोएर मात्र तपाईँ भएको ठाउँमा पुगिरहेछ तपाईँले फेरेको सासमा दलितको गन्ध आएको छैन जिम्बालवा यदि उनीहरूले छोएका र बनाएका यी तमाम चिजहरू बाहुनलाई चल्छ भने फुलमाया किन चल्दैन म कसरी अछुत हुन्छु जात जाने नै हो भने यहाँ जात नगएका बाहुन कोही छैनन् जुन चुवाडीको पानी पवित्र मानेर बाहुनहरूले पिउँदै आएका छन् त्यो चुवाडीमा त धेरै पहिले नै फुलमायाले मुख काटेर पानी पिइसकेकी छे जिम्बलबा बा तपाईँको पनि जात गइसक्यो अब सबै दलित जिम्बल हजुरबाको कुरा सुनेर बालाई भन्न मन लागेको कुरा यिनै थिए तर भन्नै सकेनन् बाले यति मात्रै भने म फुलमायासँगै बस्छु मेरा बा त्यो दिनदेखि बाहुनबाट कामी भए बा कामी भएको केही दिनमै दिदीका नाममा घर जग्गा बकसपत्र गरेर हजुरआमाले घर छोड्नुभयो उहाँ देवघाट जानुभयो हजुरआमाले बाको मुखसम्म हेर्नु भएन एउटी आमाले आफ्नो मुटुको टुक्रालाई चुडेर फाल्न कसरी सकिनु होला यो धर्म र संस्कारले मान्छेलाई पागल नै बनाएको छ एक महिनासम्म आमा घरदेखि बाहिर कतै निस्कनु भएन आमालाई सान्त्वना दिनेहरूले दिइरहे तर आमा मौन नै रहनुभयो उहाँ बाहिर मौन रहे पनि सायद भित्रभित्रै कठोर हुँदै जानुभएको थियो सबैले माया मारे पनि दिदीले बाला कहिल्यै माया मारिनन् उनी बाको घर गइरहन्थिन् तर उनी हरेक पटक फर्किँदा कुनै न कुनै बाहुनको हप्काई खाएर सुनपानीले चोखिएर फर्किन्थिन् दुनियाँले जे भने पनि आमा दिदीलाई केही भन्नुहुन्थेन दिन बित्दै गए बाहुन गाउँको हरेक बाहुनका घरको धन्सारमा पाइला राखेका मेरा बाका पाइला बाहुन गाउँतिरै बढ्न छाडे बाहुनको जिन्दगी बिताइरहेका बा एउटा अछुत जिन्दगी जिउन थाले केही दिन अगाडिसम्म चुलामा राखेर खिर खान दिने पढिने हजुरआमाले बाला भित्र बोलाउन सकिनन् पातला खेते पनि बाटोमा बाला भेट्दा समाजको डरले परे बसेर कुरा गर्न थाले संस्कृत पढेर पनि त्यहीँ नगरेका उनी समाजमा धर्म र संस्कारका नाममा मैलाइरहेको कुरुति मनले त मान्दैनथे तर विरोध गर्न आँट उनमा थिएन मेरा बा जसले छोएको पानी चल्न छोड्यो उनी अपवित्र भए तर उही बाको सुक्राणुबाट जन्मिएकी मेरी दिदी जसले छोएको हरेक चिज चल्थ्यो उनी पवित्र थिइन् बाका दौतरी जोसँग काँधमा काँध हालेर उनले आधा जिन्दगी बिताए ती सबै काँधहरू टाढा भए सानैदेखि भित्र बाहिर गराइरहने बाहुन घरका दलिनहरू पनि बाला बोलाउन छाडे त्यो चुवाडी जसलाई बाले दर्जनौ पटक सफा गरेका थिए उनले त्यहाँको पानी पिउन पनि पाउन छोडे पित्तलले बनेको त्यो मन्दिरभित्रको महादेवको मूर्ति बाले नै भरतपुरदेखि बोकेर ल्याएका थिए त्यो मूर्तिले पनि बालाई मन्दिरभित्र बोलाएन समाजले लगाएको प्रतिबन्ध तोडेर बाला हुर्काउने त्यो घरले पनि उनलाई बोलाउने आँट गर्न सकेन न त बाले नै त्यो घरभित्र पस्ने हिम्मत गर्न सके कस्तो रीति कस्तो न्याय कस्तो धर्म कस्तो संस्कार बाको रगत उही छ जिउ उही छ बोली उस्तै छ हिँडाई बसाई लगाई खुवाई निधाई सबै उस्तै छन् तर उनी कसरी बिटुल भए बाहुन समाजले तिरस्कार गरे पनि बालाई पहाडी जङ्गलले आफ्नै ठान्यो जहाँबाट खाँबा र बला ल्याएर उनले घर ठडाए निकुञ्जले पनि बाला त अछुत होस् भनेन उनले खडाई ल्याएर घरको भित्ता बनाए बौला खोलाको ढुङ्गाले पनि विभेद गरेन घरको मजेरीमा आएर छापियो मुरीफाटले सुनपानी नछर्की माटो दियो खडाईका भित्ताहरू टालिए मजेरी र पिँढी पोतियो खरबारीले केही नभनी खर दियो जसले घरको छानो छापियो बाँसकारीले थुक्क कमिनीको पोइ भनेर गाली नगरी चोयाएर भाटा दियो बाका मेहनती पाखुराले बेकटोलकै ऐलानी जग्गामा एउटा सानो घर बनाए फुलमायाले पनि सकि नसकी धेरै मेहनत गरिन् समय बित्दै गयो बाह्र फुलमायाको किस्सा पनि बिस्तारै पुरानो हुँदै गयो कनकर्ने बाहुनले आफूभन्दा तिस वर्ष कान्छी दुलै भित्राए समाज केही दिन त्यतै बोल्यो छिर्के बाहुनकी छोरी घर गरी खान नसकेर माइती फर्केर आई कुरा काट्नेलाई नयाँ खुराक मिल्यो जैसी बाहुनका छोराहरूले घनश्याम कामीको घरमा रक्सी खाएको गाउँलेहरूले थाहा पाए उनीहरूलाई सुनपानीले चोख्याइयो त्यसरी बात मार्ने नयाँ किस्सा थपिँदै गएपछि समयसँगै बाह्र फुलमायाको किस्सा पुरानो भयो आमा पनि शोकबाट तङ्ग्रिँदै जानुभयो दिदीका कारण कहिलेकाहीँ बाह्र आमाको देखादेख भइरहन्थ्यो बा कामी भएको लगभग चार महिनापछि दसैँ आयो दिदी फुर्किँदै बाको घरतिर दगुरिन् आमा दिदीलाई टिका लगाइदिनका लागि खोज्दै पुग्नुभयो दिदी बाको घर पुगेर बा टिकी टिकी भन्दै खुट्टा बजार्न लागेछन् बा भावुक भएर मुछेको टिका लिन भित्र पसेछन् टिका लिएर बाहिर निस्किँदा त आमा दिदीलाई रुवाउँदै ढिक चढ्दै हुनुहुँदो रहेछ बा त्यो दिन खुब रहेछन् उता दिदीले पनि खुब झगडा गरेछन् आमा राति अबेर दिदीलाई बोकेर बाको घर पुग्नु भएछ आमा गम्साले मुख छोपेर बाटोमै उभिनु भएछ दिदी दगुर्दै बाको घरभित्र पसिछिन् राति अचानक दिदीलाई देख्दा बा छक्क परेछन् फुलमाया पनि चकित भइछिन् बाले दिदीलाई एक्लै आयो छोरी डर लागेन भनेर सोधेछन् दिदीले मुन्टो हल्लाउँदै भनेछिन् आमा पनि आएको आमा बाहिर दिदीको कुरा सुनेर फुलमायाले आँसु थाम्न सकेनन् उनी रुन थालिन् बाला पनि भक्कानो छुटेर आयो उनी पनि रुन थाले सायद आमा पनि बाहिर रुँदै हुनुहुन्थ्यो होला सबै रोएको देखेर दिदी पनि रोएछन् दसैँको केही दिनपछि बा बिरामी परेछन् ज्वरो उखल्चिएर कोफत परेछ तिन दिनसम्म पनि बा उठ्न सकेनन् जडीबुटीले पनि छोएन आमा खेतबाट फर्किँदै हुनुहुँदो रहेछ फुलमाया सिङ्गाने घोलमा सानो बाल्टी लिएर ठुलो भुँडी हल्लाउँदै पानी लिन गएको बेला आमासँग भेट भएछ आमालाई देखेर फुलमाया रोइछन् रोएको देखेर आमाले सोध्नु भएछ के बितेर रोइस फुलमायाले रुँदै बाको हालत बताएपछि आमा गम्भीर हुनुभएछ आखिर माया त माया नै हो त्यति बेला केही नबोली जानुभएको आमा राति दिदीलाई लिएर बाको घर पुग्नुभयो भित्र नपसी पिँढीमा पुगेर फुलमायालाई बोलाएर आमाले घोड होटी ट्याउको फुल अनि अरू के के जाति मिसाएर बनाएको ओखती फुलमायाको हातमा अलग्गै राखिदिएर भन्नुभएछ मात्र मिलाएर खुवाएस भोलि बेलुकासम्म नि बिसको उन्नाइस नभए यसका बालाई केौरानी लगेस् आमा बोल्दै गर्दा दिदी फुरुक्क परेर बा बा भन्दै भित्र गइछिन् केही दिनपछि ओखती र ओखतीमा मिसिएको आमाको मायाले बा ठिक भएछन् एक दिन आमा र फुलमायाको अचानक भेट भएछ आमाले फुलमायाको पेटतिर हेर्दै सोध्नु भएछ कतिको भयो फुलमायाले लजाउँदै भनेछिन् सात महिनाको एवं रीतले लुकीचिपी आमा र दिदीको सम्बन्ध फुलमाया हुँदै बासम्म पुग्न थाल्यो एक दिन फुलमाया हिउँदे घाम तापेर बसिरहेको बेला दिदी पुगिन् उनले हातमा पैसो बोकेकी थिइन् त्यो पैसा फुलमायालाई दिँदै भनिन् आमाले दिएको भाइलाई नाम्मु नाना अरे दिदीले पुरा भन्न नजाने पनि फुलमायाले पुरै बुझिन् उनको भक्कानो छुटेर आयो उनलाई आमा साक्षात् देवी जस्तै लाग्न थाल्यो फुलमाया बेला बेलामा आमासँग भएका कुरा बाला पनि सुनाउँथिन् बा त्यसै त्यसै भावुक हुन्थे उज्यालो रेडियो नेटवर्कमा अहिले तपाईँले सुन्नुभएको कार्यक्रम श्रुति सम्वेक श्रुति सम्वेकमा जिएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुन्दै हुनुहुन्छ यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेकमा हामी जिएस पौडेलको उपन्यास एक्सरको मायाको वाचन सुनिरहेका छौँ अब यसको बाँकी अंश वाचन सुनौ पुष महिनाको एउटा कठाङ्रिदो रातमा फुलमायाको कोखबाट म जन्मिएँ जन्मिने बित्तिकै मलाई बेसरी भोक लाग्यो असाध्यै जाडो पनि भयो म जोड जोडले चिच्याएर रुन थालेँ मेरो रुवाई माथि चुवाडीदेखि र तल सिँगारेको होलसम्म फैलियो म जन्मिएको सारा गाउँले मध्यरातमै थाहा पाएँ बाहुन गाउँले पनि थाहा पायो कसैले मलाई कपडाले बेरिदियो तर न्यानो भएन म झनै चिच्याएर रुट्न थालेँ कसैले मेरो मुखमा दुध हालिदियो मैले खानै सकिनँ भोकले बिलौना गरेर म झनै रुन थालेँ म जन्मिएको त्यो रात म रुँदा रुँदै थाकेर निधाएँ अर्को दिन बिहान घामको झुल्कोसँगै मेरा आँखा खुले भोक लागिरहेकै थियो म उठ्न साथ रुन थालेँ खै को को आएर मलाई दुध पिलाउन थालेँ तर मैले उनीहरूले पिलाएको दुध निल्नै सकिनँ मलाई जबरजस्ती कोच्याइयो असल्टिएर केही निले धेरै फालिदिएँ कसैले मलाई कपडा ओढाइदियो तर न्यानो महसुस भएन म रोइरहेँ म आमाको दुध चुस्न चाहन्थेँ मलाई कपडाको होइन मातृत्वको न्यानो बात्सल्य चाहिएको थियो मैले आमाको काख खोजेको थिएँ तर पाइरहेको थिइनँ म आमा आमा भनेर चिच्चाइरहेको थिएँ तर मेरो चित्कारभित्रको आग्रह कसैले बुझेनन् आएर चम्चाले दुध पिलाउन खोज्थेँ त्यो पनि नमिठो दुध म रोइरहन्थेँ लगातार म कति दिन र कति रात रोएँ त्यो त थाहै छैन तर म धेरै रोएँ एक रात अचानक स्वर्गीय चमत्कार भयो म निदाइरहेको थिएँ मेरा ओठ जस्तै कमलो वस्तु आएर ओठमा सलबलाउन थाल्यो निदमै मेरा ओठ पनि त्यो कमलो वस्तुसँग खेल्न थाले मेरा आँखा खुले तर अँध्यारो भएकाले केही देख्न सकेनन् त्यो कमलो वस्तुले अँध्यारोमै मलाई सुटुक्क बन्यो म कल्पलताको कोपिला हुँ स्वर्गबाट आएको तिम्रो भोक मेट्न मैले नपत्याएर त्यसलाई खेलाउन थालेँ त्यो कोपिलाले अझ सम्झाउँदै भन्यो मलाई आफ्ना ओठले च्याप अनि जिब्रोले चुसेर हेर म भित्र अमृत छ मैले त्यो कोपिलालाई आफ्ना ओठले च्यापेर जिब्रोले तान्न थालेँ त्यसबाट त अमृत निस्कन थाल्यो आहा कति मिठो कति स्वादिलो म तृप्त हुँदै जान थालेँ मेरो जाडो पनि हराउँदै गयो म तृप्त भएपछि त्यो कोपिलाले भन्यो अबदेखि तिमीलाई जब जब भोक लाग्छ तिम्रो रुवाईभन्दा पहिले नै म आउनेछु मेरो आँखा अगाडिको अँध्यारो बिस्तारै हट्दै गयो अनि उज्यालो बढ्दै गयो जब अँध्यारोलाई उज्यालोले जित्यो मैले आँखा खोलेर चारैतिर हेरेँ मेरो अगाडि कल्पलताको कुनै कोपिला थिएन तर बात्सल्य प्रेमले भरिएको ममतामयी आमाको छाती थियो मैले हेर्दा हेर्दै आमाले आफ्नो छाती ढाक्नुभयो र बाक्लो पछ्यौरीलाई मेरो शिरको माथिबाट पुरै उघार्नुभयो त्यो आकाशको कालो पर्दा उग्रिएपछि मैले मेरो भगवान्लाई देखेँ उनी मेरी आमाको रूपमा आएका थिए आमाले पनि मलाई आँखाभरि मायाको आँसु भरेर हेर्नुभयो मैले यताउति हेरेँ चारैतिर मान्छेहरू थिए उनीहरू के के बोलिरहेका थिए तर मैले केही बुझिनँ आमालाई हेरेँ आमा आँसु बगाउँदै मलाई नै हेरिरहनु भएको थियो आमा आमा भनेर मैले आमालाई मनैले बोलाएँ आमाले पनि मैले मात्र सुन्ने गरी के पो मेरो राजा भन्नुभयो मैले भने आमा हामी कहाँ छौँ अनि यो सब के भइरहेको छ यतिका दिन मलाई किन दुध पिलाउनु भएन म कति रोएँ तर तपाईँ किन आउनु भएन मलाई कति जाडो भयो तपाईँले किन मलाई काखमा लिनु भएन मैले आँखैले आमालाई प्रश्नमाथि प्रश्न गरिरहेँ उत्तरमा आमाले कान्छी औलाले आफ्नो आँखाबाट बगिरहेको आँसुको एक थोपो मेरो आँखामा हालिदिनु भयो त्यो आँसुले मलाई मातृत्वको शीतलता प्रदान गर्यो त्यही दिनबाट मेरो आँखामा आमाको तस्बिर बस्यो मध्यरातमा गाउँ पुरै सुतेको थियो आमाको गहिरो निध बच्चा रोइरहेको आवाजले सजिलै खोलिदियो पर कतै बच्चा रोइरहेछ आमा उठेर आँगनमा पुग्नुभयो अनि त्यो रुवाईलाई भयो म जन्मिएको कुरा आमाले थाहा पाउनुभयो तर जोड जोडले रोएको कारण उहाँले थाहा पाउनु भएन त्यही कारणले मध्यरातमा आमालाई मतिर खिच्यो आमा तगारोबाट निस्किने लाग्दा भित्र दिदी आमा आमा भन्दै रुन थालिन् आमाले मन थामेर आफ्नो पाइला रोक्नुभयो अनि फर्केर दिदीसँगै बिस्तारामा भयो दिदी त निधाइन् तर म रोइरहेको थिएँ आमा निदाउन सक्नु भएन बिहानी पक्का आमा निदाउनु भयो जति बेला रुँदा रुँदा थाकेर म पनि निदाएको थिएँ बिहान अचानक आमा झस्किनु भयो म रोएतिरैबाट आएको एकरो शङ्खको आवाज आमाको कानमा पर्यो आमा आत्तिँदै बाहिर निस्कनु भयो बाहिर कसैले भनिरहेको थियो फुलमाया कमिरी त छोरो पाएर राति नै मरिसिए निदाइरहेको दिदीलाई च्यापेर आमा चौताराबाट तलतिर दगुर्नु भयो बाको घरमा झुम्म मान्छेहरूको भिड थियो बलामीहरू घारो तयार गरिरहेका थिए बार हुँदा रुँदा थाकेर हिक्क हिक्क गरिरहेका थिए घरभित्र म च्या च्याँ गरेर चर्को आवाजमा चिल्लाइरहेको थिएँ आमा भाव विभोर भएर बाटोबाट सबै दृश्य हेरिरहनु भएको थियो आमाको आँखाबाट आँसुका धारा बगिरहेका थिए मलाई जन्माउने आमा फुलमायालाई धारोमा राखेर बाँधियो म आमाको आँखाबाट मलाई जन्म दिने आमाको अनुहार हेर्न खोजिरहेको थिएँ तर आमाको आँखामा आँसु थामिएको थिएन त्यसरी मैले प्रष्ट रूपमा कुनै दृश्य देख्न सकिनँ हेर्दा हेर्दै फुलमाया आमाको मुख कात्रोले छोपियो आमाले आँखा पुस्नुभयो तर मैले फुलमाया आमाको अनुहार हेर्न पाइनँ मलामीहरू बौला खोलातिर जाने तयारीमा लागे बा मावलका हजुरबा चिबे मामा जिमवाल हजुरबा पातला खेते घनश्याम कामी मेरी आमाको आँखामा देखेका मान्छेहरूलाई मैले पनि आमाको आँखाबाट हेर्दै गएँ एकछिनपछि तल बौला खोलाको बगरमा फुलमाया आमाको चिताबाट उडेको धुवाँ देखियो आमा फेरि रुन थाल्नुभयो आमा रुँदै आँगनमा पुगेर शोकमा बस्नुभयो अछुतको घरभित्र म रोइरहेको थिएँ एकछिनपछि चिबे मामाकी कि जहान अर्थात् मेरी माइजू बाहिर निस्केर रुँदै बोलिन् दिजै भानिजले केही खानै मान्नुहुन्न मैले मेरो दुधको मुन्टा पनि चुसाउन खोजेँ गाईको दुध पनि पिलाउन खोजेँ तर खानै मान्नुहुन्न के भएको दिदी भानिजलाई त्यो शोकमा अरू आइमाईहरू पनि थिए उनीहरूले सबै कुरा सुने अनि के के उपाय पनि बताए तर आमा केही बोल्नु भएन भित्र म रोइरहेको थिएँ म अझै जोडले च्याँ च्याँ गरेर रुन थालेँ आमा मेरो क्रन्दन सुनेर बाउडिनु भयो त्यति बेला भित्र म चिच्याएर रोएको थिएँ आमा बाहिर आवाज दबाएर रुनुभएको थियो बा कोरा बस्नुभयो दिन ढलेपछि आमा घर फर्किनु भयो मेरो क्रन्दन रोकिएकै थिएन आमालाई केही खान मन लागेन दिदीलाई केही खुवाएर सुताउनु भयो रात गाढा हुँदै गयो म झन्झन जोडले चिल्लाएर रुन थालेँ म तल बेकटोलमा चिया चिया गरेर रोइरहेको आमालाई आमा आमा भनेर बोलाए चाहिँ लागिरह्यो तर आमाले मेरो छोरा भनेर कुद्दै गएर मलाई अँगाल्न सक्नुभएको थिएन आमाको हृदय भने पग्लिसकेको थियो तर खै केले रोकिरहेको थियो आमाले लगभग छ महिना अघि दिदीलाई दुध छुटाउनु भएको थियो तर मेरो क्रन्दनले पग्लिएर सुकिसकेको आमाको छाती आफै रसाउन थाल्यो आमाको बात्सल्य प्रेम अनि मेरो निर्दोष रुवाई दिनदिनै बढ्दै गयो फुलमाया बितेको पनि पन्ध्र दिन भइसकेको थियो आमा र मेरो कारुणिक विलाप आफ्नो ठाउँबाट जारी नै थियो एक दिन पढिनी हजुरआमा आमालाई भेट्न पुगिन् उनका आँखा पनि रसाएका थिए भावुक भएर उनले आमालाई भनिन् ए जेठी मलाई त त्यो बालको बाँच्छ जस्तै लागेको छैन मन थाम्न नसकेर आज उसलाई हेर्न गएकी थिएँ कसैको पनि दुध खानै खोज्दैन वैद्यले ओखति दिए तर पनि त्यसले केही काम गरेको छैन रुन्छ मात्रै रुन्चे व्यथा पो लागेको छ कि यत्रो ज्यान छ पनि बिचरा परान मात्रै अड्किएको छ तैँले पनि देखेकी छ सबै तर क्यार नि केही गर्न सकिन्न कुराबाट निस्केपछि होमेले फेरि भाङ खान थाले छ अरे त्यो छोरो रोको पनि सुन्दैन कि क्या हो क्यार नि होला जेठी मेरो त मनै भरिएर आयो काखमा लिएर खेलाउन मन थियो अछुतको घरमा जन्मेको छ छुन पनि सक्दिनँ ए बाबै यस्तो त कसैलाई नपरोस् कठै त्यो बालखा मर्छ होला त्यो रात आमा मेरो रुवाई सुन्दै पल्टिरहनु भएको थियो आमाले चर्किँदै गएको मेरो रुवाईमा ए आमा मलाई भोक लाग्यो मलाई जाडो भयो आमा तपाईँ कहाँ हुनुहुन्छ भनेको सुन्नुभएछ आमा आफ्नो बिस्तारामा मुख छोपेर रुँदै हुनुहुँदो रहेछ दिदी उठेर अँध्यारोमै आमालाई सोधिन्छन् आमा हाम्रो भाइ रोको हो आमा रुनु मात्रै भयो केही बोल्नु भएन म अझै जोडले च्याटिँदै रोइरहेँ तलबाट आइरहेको मेरो रुवाईको आवाज दिदी पनि सुनिरहेकी थिइन् दिदीले फेरि सोधिन् आमा हाम्रो भाइ र रोको हो मेरो रुवाई थामिएकै थिएन आमाको भकानो फुट्नै लागेको थियो मेरो बढ्दै गरेको रोदन सुनेर तिन वर्ष दिदीले फेरि आमालाई भनिन् आमा भाइलाई बुबु दिदीका कुराले फुट्नै आँटेको आमाको भक्कानो एक्कासी फुट्यो आमाले मातृत्वको आवेशमा आफ्नो होस गुमाउनु भयो आमा चिच्याउँदै घरबाट निस्कनु भयो मेरो छोरा मेरो बाबु म आउँदैछु नरौ त्यो मध्यरातमा आमा बौलाइ जस्तै भक्कानिएर मेरो छोरा मेरो बाबु म आउँदैछु भन्दै कुदेको चाल पाएर बाहुन बस्तीका धेरै आश्चर्यचकित भए आमा बेपरवाह दगुरिरहनु भएको थियो दिदी पनि आमाको पछि पछि भाइ भाइ भन्दै दगुरिरहेकी थिइन् म तल बिकटोलबाट छिच्चाइरहेको थिएँ आमालाई स्वामीको चौतारामा गाउँका आइमाईहरू आएर च्याप्प समाते उनीहरूले सम्झाउन खोजे होस्मा आइज जेठी बौलाइस्की क्या हो त्यो अछुतलाई छाती चुसाउन कसरी जान्छेस् आमाले बल गरेर फुस्किन खोज्नुभयो तर सक्नु भएन म आमालाई कुरिरहेको थिएँ बा भाङको नसामा म रोएको सुन्न नसकेर भाङकै तालमा कता टोलाइरहेका थिए होला त्यो रात आमा आउनु भएन तर बात्सल्य प्रेमले उहाँको भक्कानो फुटिसकेको थियो भोलिपल्ट साँझ आमाले नै कचहरीका लागि जिम्बल बालाई भन्नुभएछ सबै भेला भएपछि त्यही स्वामीको चौतारोबाट बाले जसरी नै आमाले पनि मेरा लागि आफ्नो जातको तिलाञ्जली दिनुभयो आमा कमिनी भएर कचहरीको अगाडि नै त्यही चौतारोमा मलाई काखमा लिएर दुध चुसाउन थाल्नुभयो मेरा बा आमाको त्यसपछिको सामाजिक सङ्घर्षको कथा अझ लामो छ म जन्मिएको अर्को वर्ष गाउँमा प्राथमिक स्कुल खोल्न जिम्वाल हजुरबाले खेलेको अहम भूमिका र समाजलाई अशिक्षित नै राख्न चाहने केही कुतत्वहरूले त्यसमा पुर्याउन खोजेको अवरोधको अर्को किस्सा पनि बाँकी नै छ विकटोलका केटाकेटीहरूलाई स्कुलतिर आकर्षित गर्न मेरा बाले निकालेका जुक्तिहरू पनि अविस्मरणीय छन् नयाँ ठाउँबाट आएका एकजना युवा शिक्षकले हाम्रो गाउँमा दलितहरूका लागि मन्दिरको ढोका खोल्न खेलेको भूमिकाको अर्कै किस्सा छ गोडा धोएर आफ्नै छोरी मलाई कन्यादान दिने मेरो बाहुन ससुरालीको कथाको बेग्लै इतिहास छ मेरै गाउँमा अहिले शिक्षिकाको भूमिका निभाइरहेकी मेरो दिदीको सङ्घर्षको किस्सा पनि रोचक र प्रेरणादायी छ हाम्रो गाउँमा स्कुल खुलेपछि परिवर्तनका ढोकाहरू पनि खुल्दै गए बाहुनका छोरीहरू पनि पढ्न थाले दलितहरू पनि स्कुल जान थाले छुवाछुत जस्तो कुप्रथा जसले युगौँदेखि हाम्रो समाजमा जरा गाडेको छ यसलाई निमिट्यान्न पार्न केही समय त लाग्छ नै समाज शिक्षित हुँदै गएपछि त्यस्ता कुप्रथाका अँध्यारा रङहरू पनि फिक्का हुँदै जाँदो रहेछन् मेरो हजुरबाको पालामा भन्दा मेरो बाको पालामा छुवाछुतको रङ केही मात्रामा फिक्का भयो मेरो बाको पालामा भन्दा मेरो पालामा यो अझै फिक्का भएर गएको छ समयसँगै फैलिँदै गइरहेको शिक्षाको उज्यालोमा यो समाज जति जति चम्किँदै जानेछ यस्ता कुप्रथाहरू आफसे आफ हराउँदै जानेछन् एक दिन यस्तो नयाँ बिहान आउनेछ हाम्रो समाजमा दुई मात्र जात हुनेछन् महिला र पुरुष पहिले गाउँमा मेरा बालाई ढकाल कामी र आमालाई बौलाही कमिनी भनेर कुरा काट्थे धेरैले त्यसै भनेर बोलाउँथे तर आजकल धेरैले ढकाल बाजेर गोरी बजे भनेर बोलाउँछन् यो सत्य हो कि सुरुवाती अवस्थामा चरम सामाजिक उपेक्षा र घृणाका कारण आमालाई मानसिक असर परेको थियो त्यसका केही प्रभावहरू अझै पनि छन् आमा अझै पनि बेला बेलामा आफैसँग कुरा गर्नुहुन्छ र के के बरबराउनुहुन्छ कहिले भातमा नुन हाल्नुहुन्छ त कहिले तरकारी अलिनुहुन्छ आमा कहिले नियमित कामहरू पनि बिर्सनुहुन्छ तर कहिले उही काम दोहोऱ्याइ तेह्रै गर्नुहुन्छ कहिले नचिनेको मान्छेसँग पनि मजाले बात गर्नुहुन्छ त कहिले चिनेकै मान्छेलाई पनि तिमी को हौ भनेर सोध्नुहुन्छ किनभने आमाले मलाई दिदीलाई र बालाई कहिल्यै भुल्नु भएको छैन अनि कुनै दिन घर पनि छोड्नु भएको छैन मैले गाउँकै स्कुलबाट एसएलसी पास गरेँ म सात कक्षामा पढ्दा हाम्रो स्कुल मावि भइसकेको थियो थारू गाउँबाट पनि विद्यार्थीहरू पढ्न आउँथे गाउँ पनि बसाइँ सरले गर्दा ठुलो हुँदै गयो मैले धेरै राम्रो त पढ्न सकिनँ तर पनि अठार वर्षमा सेकेन्ड डिभिजनमा एसएलसी पास गरेँ बाले जसोतसो भरतपुरमा डेरा खोजेर मलाई वीरेन्द्र क्याम्पसमा पढाए मैले अङ्ग्रेजी विषय लिएर आर्ट्स पढेँ बिए पहिलो वर्ष पढ्दै गर्दा नमस्ते होलिडेका प्रोप्राइडर जो मेरा टाढाका आफन्ती पनि थिए उनीसँग भेट भयो पछि काठमाडौँ आएर नमस्ते होलिडेमा कुनै टुर गाइडको काम सुरु गरेँ जब लोक्लाको दुःखद घटना भयो त्यसपछि मलाई त्यहाँ काम गर्न मनै लागेन अनि जागिर छोडिदिएँ घरको आर्थिक अवस्था नाजुक भएकाले समस्या पर्न थाल्यो बाको उमेर पनि ढल्किँदै थियो आमाको पनि हेरचाह गर्नै पर्ने थियो हजुरआमा बितेको एक वर्षपछि दिदीको बिहे गाउँमै भयो देशमा रोजगारीको अभाव थियो त्यसैले वैदेशिक रोजगारीको सिलसिलामा म मालदिप्स आइपुगेँ दुई वर्ष अघि मेरो पनि बिहे भयो अहिले घरमा बा आमा मेरो श्रीमती र तिन महिनाको छोरो छ म परदेशी भएको छु फुलमाया आमा हाम्रो घरको भित्तामा अनि सबैको मनको भित्तामा मुस्कुराइरहनु भएको छ जेडीले आफ्ना कथा दुई घन्टामा सकाए रातको एक बजिसकेछ उनको कथा सुनिरहँदा मैले त आफू मालदिप्समा छु भने नै बिर्सिएछु जीएस पौडेलको उपन्यास एक सरको मायाको एघारौँ श्रृङ्खला हामीले आज एक सय चौरानब्बे पृष्ठमा ल्याएर रोकेका छौँ अर्को साता एक सरको मायाको बाह्रौँ श्रृङ्खला लिएर आउनेछौँ तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री